देश तथा विदेशमा छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्ने हाम्रो प्रयास कार्यक्रम मुक्तक मालाको प्रयास निरन्तर विगत चार वर्ष लगभग चार वर्ष नै भइसक्यो हामी आउँछौँ रेडियोभिजन एकानब्बे दशमलव छ मेगार्समा आउँछौँ दस बजेको समाचार पश्चात एघार बजेसम्म आउँछौँ हामी भन्नाले म मदन मण्डारी अनि मलाई प्रविधि समेसनमा कविताजीले साथी रहनु भएको छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार तपाईँले नै श्रोता हामीलाई एकानब्बे दशमलव छ मेगार्समा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W W dot log on गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ तपाईँले मोबाइलको प्ले स्टोरमा गएर रेडियो भिजनको एप्स डाउनलोड गरेर पनि हामीलाई प्रत्यक्ष सुन्न सक्नुहुन्छ देखेर सपना रङ्गिन बाँचै राखेपछि देखेर सपना रङ्गिन बाँचै राखेपछि रोजी अमेरिका चीन बाँझै राखेपछि कसरी होला कृषि क्रान्ति म सोचिरहेछु भएका चक्का जमिन बाँझै राखेपछि भएका चक्का जमिन बाँचै राखेपछि वाह यो कच्चपको मुक्तक दमदार मुक्तक मुक्तकार सन्तोष अम्गाईजीको गोर्खाका मुक्तकार सन्तोष समगाईजी बडो दामी मुक्तक लेख्नुहुन्छ जङ्गल भाछ घरबारी तिमी मुगलान गएपछि मैले उहाँकै मुक्तक जोड्न चाहे जङ्गल भाछ घरबारी तिमी मुगलान गएपछि रित्तै छ नि भकारी तिमी मुगलान गएपछि चिन्तित हुँदै फोनमा रुँदै भन्नुहुन्थ्यो आमा सहर पसिन बुहारी तिमी मुगलान गएपछि सहर पसिन बुहारी तिमी मुगलान गएपछि अर्को मुक्तक सन्तोष अम्गाईजीको नै मुक्तक आजको यो अङ्कमा सन्तोष अम्गाईजीका यिनै फुर्तिला मुक्त श्रोता मुक्तकको सिलसिला मैले सुरु गर्न चाहे धेरै भूमिका नबाँधौँ आजको यो वसाईमा मुक्तकार सन्तोष अम्गाईजी कार्यक्रमको निर्धारित समय एघार बजीसम्म रातको मसँग रहनुहुनेछ हामी कसिला मुक्तक सुन्नेछौँ फुर्तिला मुक्तक सुन्नेछौँ जोसिला मुक्तक सुन्नेछौँ मनमा बेग्लै आनन्द दिलाउने मुक्तक सुन्नेछौ घरमा होस् या त अन्त केटीकै कुरा गर्छन् घरमा होस् या त अन्त केटीकै कुरा गर्छन् जान मन छ भन्दै जन्त केटीकै कुरा गर्छन् बिहे गर्न ठ्याक्क उमेर भएरै पो हो कि बेट्यो कि त आफन्त केटीकै कुरा गर्छन् बेटियो कि त आफन्त केटीकै कुरा गर्छन् गाह्रो भयो है सन्तोषजी केटीको कुरा गरेर गाह्रो भयो परिवारले आफन्तले साथी सङ्गीले सन्तोषी प्रियालाई भने यसो हुनुहुन्छ तिम्रो खुसीमा जाना जान बाधा बनाए भने तिम्रो खुसीमा जाना जान बाधा बनाए भने अनि तिम्रा लागि आफैलाई आधा बनाए भने के भनेर मन बुझाउँछौ तिमी आफै भन्देऊ प्रिया कृष्णले चाहिँ रुक्मिणी र राधा बनाए भने कृष्णले चाहिँ रुक्मिणी र राधा बनाए भने ओहो यस्तै यस्तै मुक्तखेरु सुन्नेछौँ सन्तोषजीकी आवाजमा सुन्नेछौँ सन्तोष अम्गाईजी कोरिया शाखा नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाका अध्यक्ष हुनुहुन्छ उहाँ अहिले स्वदेश फर्कनु भएको छ केही समय अघि उहाँ स्वदेश फर्कनु भएको अनि काठमाडौँमै बस्दै आउनुभएको वनस्थलीमा त्यस्तै म पनि केही विशेष कामले केही समय अघि काठमाडौँ गएको मौका चुरियो काठमाडौँमै र वनस्थलीमै सन्तोषजीको निवासमै मुक्तकिलो बसाइ बस्यौँ हामी त्यो बसाइ अब केही समय पश्चात म जोड्नेछु अहिलेलाई भने श्रोता हामी एउटा गीत सुनौ मसँग सन्तोषजीको नै मुक्तक रहेको छ सन्तोषजीको मुक्तक मुक्तकसँगै एउटा साङ्गीतिक कोसेली तपाईँहरू समक्ष गीत पश्चात आउँछु उहाँसँगको कुराकानी लिएर आउँछु हामी सँगै रहनुहोस् ल हामीसँग जोसमा होस् भएसम्म केही हुन्न हामीसँग जोसमा होस् भएसम्म केही हुन्न अनि दुवैको निर्णय ठोस भएसम्म केही हुन्न चिन्ता मानलिन् भन्ने डरले भनिदिए प्रियालाई तिम्रो साथमा सन्तोष भएसम्म केही हुन्न तिम्रो साथमा सन्तोष भएसम्म केही हुन्न तिमी मसँग भइदिए जेसु छेउछेउमा तिमी मसँग भइदिए जे सुकै आँट्न सक्छुमा हेरेर ती निकै नै मिठो गीत पश्चात तपाईँलाई कार्यक्रममा पुनः स्वागत छ श्रोता अहिले तपाईँ रेडियो एकानब्बे दशमलव छ मेगा हर्समा कार्यक्रम मुक्तक माला सुनिरहनु भएको छ आजको यो वसाईमा गजबको मुक्तक लेख्नुहुन्छ कार्यक्रमको सुरुवातमै मैले तपाईँहरू समक्ष जानकारी गराइसकेँ निकै स्वादिला कसिला रसिला फुर्तिला मुक्तक लेख्नुहुने फुर्तिला मान्छे सन्तोष समगाईजी मसँग हुनुहुन्छ उहाँसँगको कुराकानी अबको क्रममा म तपाईँहरू समक्ष जोड्दैछु सन्तोषजी स्वागत छ कार्यक्रम मुक्तक मालामा धेरै धेरै धन्यवाद सर साथै यतिखेर रेडियो भिजनबाट प्रसारण हुने कार्यक्रम मुक्तक माला सुनेर बसिरहनुभएका सम्पूर्ण मुक्तकिला मनहरूमा म सन्तोष समगाईको हार्दिक नमस्कार कोरियामा हुनुहुन्थ्यो स्वदेश फर्कनु भएको छ कति भयो स्वदेश फर्किनु भएको झन्डै तिन महिना हुन लागेछ फेरि फर्कनुहुन्छ कोरियातिरै कि स्वदेशमै केही गरौँ भन्ने चाह बोकेर आउनु भएको छ स्वदेशमै गर्नुभन्दा पनि अब यहाँ गर्न त खोजेको हो तर त्यति सम्भव देखिनँ अहिले तत्कालको लागि त्यो हुनाले चाहिँ म केही दिनमै कोरिया फर्किँदैछु सर हामी आज विशेष त तपाईँका जोसिला फुर्तिला मुक्तक सुन्नेछौँ कार्यक्रममा सँगसँगै कुराकानी पनि जोड्दै जानेछौँ मुक्तक सुनौ सन्तोषी त्यागी त्यागेर आफ्नै आमाको काख परदेशी नै सोचमा छु कमाउने आशमा लाखौँ लाख परदेशी नै सोचमा छु त्यागेर आफ्नै आमाको काख परदेशी नै सोचमा छु कमाउने आशमा लाखौँ लाख परदेशी नै सोचमा छु यही लगनमा बिहे गरोस् सोचिराख्दा आफन्तले यही लगनमा बिहे गरोस् सोचिराख्दा आफन्तले नभनी फागुन नभनी वैशाख परदेशी नै सोचमा छु नभनी फागुन नभनी वैशाख परदेशी नै सोचमा छु जानुभन्दा अगाडि थोरै सूचना घरमा बाँड्न खोज्नु भएको कि क्या हो <laughs> एकदमै त्यही नै भनौँ कोरियाबाट एउटा जोस लिएर नेपाल आउनुभयो केही समय अघि राजधानीमा एउटा वसन्त कविता स्रष्टा भेटघाट कार्यक्रम पनि राख्नुभएको थियो एकदमै किन राखियो होला यो कार्यक्रम कार्यक्रमको बारेमा थोरै बताइदिनुहोस् न खासमा कोरियामा तपाईँको एउटा वसन्त ग्रुप छ जसमा चाहिँ साहित्यिक मनहरू संलग्न हुनुहुन्छ झन्डै असी नब्बेजना संलग्न हुनुहुन्छ ती मध्येबाट हामी आठ दसजना साथीहरू यतिखेर नेपाल आएका छौँ हो हामी साथीहरू एक दिन छलफल गऱ्यौँ अब वसन्त ग्रुपले कोरियामा चाहिँ कहिले वसन्त कविता कहिले हिउँद कविता नामक कार्यक्रमहरू गर्दै आएको थियो अब नेपालमा पनि एकचोटि नेपालको साहित्यिक माहौल पनि बुझौँ र नेपालमा साहित्यमा कलम चलाउने साथीहरूसँग एउटा सँगै हातेमालो गरेर अघि बढाउने सोचका साथ उहाँहरूसँग भेटघाट हुने र आगामी दिनमा हामी सँगै यात्रा गर्नका निमित्त एउटा पुलको रूपमा काम गरोस् भन्ने उद्देश्यका साथ हामीले एउटा कार्यक्रम आयोजना गरेका थियौँ कार्यक्रम सफल भइसकेको छ एकदमै खुसीको कुरा हो त्यति नै भन्न चाहे कार्यक्रमको बारेमा भन्नुपर्दा चाहिँ वसन्त कविता भनेर नाम दिनुभएको छ के बुझ्ने होला हामीले कवितासँग सम्बन्धित मात्र रहेर तपाईँहरूले कार्यक्रम सञ्चालन गर्नुहुन्छ कि के छ यसबारेमा थोरै भनिदिनुहोस् न खासमा अब हाम्रो कस्तो भइदियो भने विदेशमा चाहिँ अब कविता भनेपछि यहाँ चाहिँ कविताको मात्र हुनुपर्ने हो है अब हाम्रो विदेशमा चाहिँ कस्तो भने अब सबै साथीहरू कवितामा मात्र कलम चलाउने पनि हुनुहुन्न केही साथीहरू कविता केही गजल आखिर सबै ठुलो सानो जे भयो भने मुक्तक पनि सानो खालको कविता नै हो होइन अब त्यो हिसाबले बुझेर चाहिँ अब आएका स्रष्टाहरूलाई अब सबैलाई आलो पालो पालो त दिनै पर्यो होइन कोहीले मात्र वाचन गर्ने अरू सबै सुन्ने भन्नु भन्दा पनि सबैजनालाई अब पालो दिउँ भन्ने हिसाबले सबै खालका रचनाहरू हामीले सुनियो है त्यही हिसाबले बुझिदिनु होला मुक्तक सुनौ हस् फेरि सुरु गर्छु सेवा गर्ने नाममा खल्ती भर्छस् कहिलेसम्म जनताको हाँसो खुसी हर्छस् कहिलेसम्म सेवा गर्ने नाममा खल्ती भर्छस् कहिलेसम्म जनताको हाँसो खुसी हर्छस् कहिलेसम्म जनचाहना पूरा गर्न भनिदे सरकार जनचाहना पूरा गर्न भनिदे सरकार अझै निधाएको नाटक गर्छस् कहिलेसम्म अझै निधाएको नाटक गर्छस् कहिलेसम्म अरे गजबले व्यङ्ग्य प्रहार गर्नुभयो हामी सँगै अर्को मुक्ति सुन्नेछौँ हस् एकदमै बनाए नि महल बनाए नि झुप्रो सन्तुष्टि मिल्दैन दुखै गरे नि हुन्जेल कुप्रो सन्तुष्टि मिल्दैन बनाए महल बनाए नि झुप्रो सन्तुष्टि मिल्दैन दुखै गरे नि हुन्जेल कुप्रो सन्तुष्टि मिल्दैन आफ्ना सन्तान अगतिला परे भने जिन्दगीमा हो आफ्ना सन्तान अगतिला परे भने जिन्दगीमा भए तापनि पैसाकै थुप्रो सन्तुष्टि मिल्दैन भए तापनि पैसाकै थुप्रो सन्तुष्टि मिल्दैन भए तापनि पैसाकै थुप्रो सन्तुष्टि मिल्दैन सन्तोषजी कोरियामा पनि हुन्छन् है यस्ता कार्यक्रमहरू जुन कार्यक्रम तपाईँले काठमाडौँमा गर्नुभएको थियो के कस्तो हुन्छ कोरियाको कार्यक्रमहरूको बारेमा थोरै बताइदिनुहोस् न कोरियामा पनि कार्यक्रम हुन्छ सर कोरियामा साहित्यिक संस्थाहरू पनि धेरै नै छन् भन्नुपर्छ कोरियामा नेपाल मुक्त प्रतिष्ठान छ नेपाली साहित्य समाज दक्षिण कोरिया छ र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टर छ सबै खालका सबै संस्थाले बेला बखत साहित्य कार्यक्रमहरू गरिराखेको हुन्छ हामी सक्दो व्यस्तताका बावजुद पनि सकभर कार्यक्रममा उपस्थित हुन्छौँ र सभ्य र भव्य बनाउन लागि पर्छौँ अहिलेसम्म राम्रैसँग चलिराखेको छ कोरियामा साहित्य कार्यक्रमहरू र त्यही अनुरूप नै तपाईँको साहित्यमा लाग्नेहरू साथीहरू पनि बढ्दै क्रममा हुनुहुन्छ नयाँ नयाँ विधामा कलम चलाउने साथीहरू पनि बढ्दै हुनुहुन्छ त्यहाँ पक्कै पनि कोरियामा धेरै साहित्यिक मनहरू हुनुहुन्छ तपाईँले दुवैतर्फको कार्यक्रम यसरी आयोजना गरिसकेपछि कस्तो महसुस गर्नुभयो यताको साहित्यिक माहौल र कोरियाको साहित्यिक माहौल मैले त खासमा काठमाडौँको साहित्यिक माहौलसँग म त्यति बढी निकट थिइनँ त्यति साहित्यिक माहौलमा त्यति भिजेको थिइनँ लाग्थ्यो अब कोरियामा त साथीहरू प्राय सबैजनालाई निम्तो गरेपछि आउनु नै हुन्छ मलाई सबैभन्दा खुसी लागेको कुरा चाहिँ काठमाडौँमै हुने साहित्यिक कार्यक्रममा पनि त्यति धेरै बाक्लो उपस्थिति देखेको थिइनँ मैले जति त्यो हाम्रो प्रोग्राममा भयो हजुर हजुर त्यही भएर पनि एकदम खुसी छु र मैले व्यक्तिगत रूपमा र संस्थागत रूपमा नै जतिजनालाई बोलाएँ लगभग धेरैजना आउनुभयो खासमा हाम्रो कार्यक्रम भएको दिन साहित्यिक कार्यक्रमहरू धेरै जुधेको पनि थियो त्यसको बावजुद पनि धेरै त्यति धेरै साथीहरू कार्यक्रममा पाउनु भनेको एकदम गौरवको कुरा हो साँच्चै साह्रै नै खुसी छु म चाहिँ दुवैतर्फको कार्यक्रम सञ्चालन गर्दा फरक त्यति केही पाउनु भएन हजुर एकदमै उता जस्तै सहभागिता यता पनि उता जस्तै साहित्यिकमा होला यता पनि यता पनि भयो मुक्त सुनौ हस् म जोड्छु त्रिशुल बन्न चाहन्थे म कुटो बनायो चामल बन्ने प्रयासमा थिएँ ढुटो बनायो त्रिशुल बन्न चाहन्थे म कुटो बनायो चामल बन्ने प्रयासमा थिएँ ढुटो बनायो सबको प्रिय बन्न खोज्थे नबुझेरै होला सबको प्रिय बन्न खोज्थे नबुझेरै होला चुरो ठान्यो जिन्दगीले ठुटो बनायो चुरो ठान्यो जिन्दगीले ठुटो बनायो अर्को मुक्त सुनौ हामी हस् एकदमै रुनै पर्दैन जुनी जुनी काम बनिहाल्छ तर्क गर हुने नहुने काम बनिहाल्छ रुनै पर्दैन जुनी जुनी काम बनिहाल्छ तर्क गर हुने नहुने काम बनिहाल्छ सरकारी काममा ढिला सुस्ती भयो भने सरकारी काममा ढिला सुस्ती भयो भने पैसा फाल्दै टेबल मुनि काम पनि <laughs> पैसा फाल्दै टेबल मुनि काम पनि हाल्छ बडो रमाइलो बडो रसिलो बडो कसिलो व्यङ्ग्य प्रहार गर्नुभयो अहिलेसम्म मुक्तक लेख्दै लेख्दै यहाँसम्म आइपुग्दा मुक्तक लेखनको थालनी कसरी भयो कहिलेबाट सुरु गर्नुभयो खासमा जब मैले एसएलसी दिएँ चौसठी सालमा त्यसपछि म काठमाडौँ आएँ र त्यसपछि नै यो तर नियममै रहेर चाहिँ त्यतिखेरै लेखिन्थेन भावनाको रूपमा लेखिन्थ्यो कलेज पढ्दै गर्दा पनि मेरा रचनाहरू लाइब्रेरियन सरले प्रिन्ट गरेर कलेजको गेटमा दिनुहुन्थ्यो क्या त्यसपछि म मोटिभेट हुँदै गएँ हुँदै गएँ बिस्तार बिस्तार अब नियमहरू पनि बुझ्दै गएँ नत्र पहिला भावना रचनाकै रूपमा लेख्थेँ पछि नियम जान्दै गएँ त्यसपछि नै हो सर मैले मुक्तक गजल लेख्न थालेको है नेपाल हुँदै सन्तोष ओमगाईको कलम मुक्तकमा नियम बुझेर चल्यो कि कोरिया नै भोग्नु पर्यो होइन मैले नेपाल छँदै लेखेँ सर <laughs> हजुर हजुर साथीहरूसँग अब नजानेको कुरा केही साथीहरूसँग सोध्दै गर्दै गर्दा पनि धेरै जसो अब पूर्णतया त सबै त नभनौँ त्रुटि त अझै पनि भेटिन सक्छ होइन मैले नेपाल सधैँदेखि यहाँसम्म आइपुग्दा सन्तोषजीले भएको मुक्तक लेख्नु भएको मुक्तक कस्तो हुनुपर्छ मुक्तक मुक्तकलाई कस्तो हुनुपर्छ भन्दा पनि मुक्तक ठ्याक्क तपाईँको चार हरफको एउटा संरचना हो है मुक्तकले मुक्तक साँच्चै मुक्तक जस्तो भयो भने एउटा कथाले उपन्यासले होइन दिने जति कुरा सबै दिन सक्नुपर्छ क्या अटाउनुपर्छ भन्ने लाग्छ मलाई चाहिँ र भन्नुपर्दा मुक्तकले एउटै विषयवस्तुमा रहेर लेख्न सक्नुपर्छ मुक्तक चाहिँ सुरुको हरफ चार हरफको संरचना सुरुको हरफ जुन विषयवस्तुमा रहेर सुरुवात हुन्छ त्यसको अन्तिम हरफ पनि त्यही विषयवस्तुमा रहेर चाहिँ टुङ्गिन सक्नुपर्छ है मलाई चाहिँ त्यस्तो लाग्छ यसमा चाहिँ सुरुको हरफ र पहिलो हरफ दोस्रो हरफ र चौथो हरफ चाहिँ अन्त्य युक्त हुनुपर्छ र तेस्रो हरफ हुनुहुन्न अब अझै भन्नुपर्दा चाहिँ एउटा उदाहरण नै दिउँ मुक्तक चाहिँ कस्तो हुनुपर्छ भने सुरुको लाइनले चाहिँ तपाईँको गुलेली हातमा समाउँछ होइन त्यसपछि त्यसपछि दोस्रो हरफले चाहिँ गुलेलीमा मट्याङ्ग्रा हाल्छ क्या हजुर होइन त्यो सानो मट्याङ्ग्रा राख्छ तेस्रो हरफले चाहिँ तपाईँको त्यो तन्काउने काम गर्छ क्या निशाना लगाएर भन्न खोजेको चाहिँ कहाँनिर हान्नुपर्ने छ नि त्यहाँनिर निशाना लगाएर ताक्ने काम गर्छ र चौथो हरफले चाहिँ केमा हान्नुपर्ने हो त्यसैमा हान्छ क्या सन्तोष समगाईजी हुनुहुन्छ आदरणीय श्रोता हाम्रो आजको यो मुक्तक मालाको वसाईमा बडो गजब तरिकाले उहाँले मुक्तक लेखनको बारेमा बताउनुभयो हामी सँगसँगै उहाँकै मुक्त खराबहरू सुनिरहेका छौँ कार्यक्रममा मुक्तक नै सुनौ सन्तोषजी नखाए नै चुरट सुर्ती मन्दिर बाहिरै बस्नुपर्छ लगाइएन भने फुर्ती मन्दिर बाहिरै बस्नुपर्छ नखाए नि चुरोट सुर्ती मन्दिर बाहिरै बस्नुपर्छ लगाइएन भने फुर्ती मन्दिर बाहिरै बस्नुपर्छ देवता सबैका साझा हुन् कसरी भनौँ नेपालमा देवता सबैका साझा हुन् कसरी भनौँ नेपालमा जहाँ बनाउनेहरू नै मूर्ति मन्दिर बाहिरै बस्नुपर्छ जहाँ बनाउनेहरू नै मूर्ति मन्दिर बाहिरै बस्नुपर्छ कान्तिहीन मुहार अनि जुत्रो वस्त्र लाए उसले कान्तिहीन उहार अनि झुत्रो वस्त्र लाएथे उसले आफ्नै बर्खतले दुई च्याकसम्म खाएथे उसले यो समाजले एक अनौठो नियम बनायो प्रभु मन्दिर अर्कैको भयो तर मूर्ति बनाएथे उसले मन्दिर अर्कैको भयो तर मूर्ति बनाएथे उसले सँगसँगै मैले सन्तोष अमगाईजीका मुक्त खराबहरूसँगै आफ्नो मुक्तक पनि सुटुक्क जोडे अर्को मुक्त सुन सन्तोषी लाउन आली तास्न खलो यति सिकाउनु छ सोच्नु पर्छ सबको भलो यति सिकाउनु छ लाउन आली तास्न खलो यति सिकाउनु छ सोच्नु पर्छ सबको भलो यति सिकाउनु छ पढाएसी पढ्दैछु भन्न सक्छ छोरोले पढाएसी पढ्दैछु भन्न सक्छ छोरोले कलम होइन समाउ हलो यति सिकाउनु कलम होइन समाउ हलो यति सिकाउनु छ बडो मिठो मुक्तक लेख्नुहुन्छ कार्यक्रम मुक्तक मालाको सुरुवाती बसाइदेखि नै हामी तपाईँको मुक्त खराबहरू कार्यक्रममा समावेश गर्दै आइरहेका छौँ मुक्तक लेख्दै जाँदा नि सन्तोषी अहिलेसम्म पाएको खुसी उपलब्धि के रह्यो जीवनमा अहिलेसम्मको उपलब्धि भन्दा भन्नुपर्दा चाहिँ कस्तो भने सर म अब मलाई चाहिँ के लाग्छ भने मैले खासमा साहित्यमा कलम चलाएर अहिले भर्खरको एउटा उदाहरण दिन्छु केही समय पहिला म एउटा गाडीमा यात्रा गर्दै थिएँ एकजना साथीले फेसबुकमा सर्च गर्नुभएछ होइन मेरो त्यो नाम चाहिँ उहाँलाई कस्तो भने अब कतै फेसबुकतिर कतै फोटो देखे देखेँ यस्तो मान्छे लाग्दो रहेछ उहाँले चाहिँ फेसबुकमा गएर मेरो सबै फोटोहरू हेर्नुभएछ क्या यो हामी एउटै गाडीमा यात्रा गर्दैछौँ पछि उहाँले चाहिँ यही मान्छे होला भन्ने लागेर उहाँसँग त्योभन्दा अगाडि मेरो त्यस्तो कन्ट्याक्ट खासै केही थिएन क्या साथी हुनुहुँदो रहेछ होइन अनि उहाँले चाहिँ त्यो फोटो सबै डिटेल हेरिसकेपछि यो मान्छे सन्तोष समगाई हो भनेर उहाँले मलाई बोलाउनु भयो क्या अनि पछि प्रमाण नै देखाउनु भयो कि उहाँले त्यो सरसुमा गएर र हेर्नुहोस् मैले हजुरले सबै हेरेँ भन्नुभयो पछि त्यो यात्रा गर्ने क्रममा हाम्रो वरिपरि जो जो हुनुहुन्थ्यो यताउताको सिटमा उहाँहरू सबै छक्क पर्नुभयो क्या मलाई चाहिँ यस्तै कुरामा खुसी लाग्छ है अब तपाईँको साहित्यिक कार्यक्रमहरू हुँदा प्रायः मलाई निम्तो आइरहेको छ उता त आउने नै भयो यता पनि म आएपछि केही कार्यक्रममा उपस्थित भए पनि होइन अब कार्यक्रम एक दुई हप्तापछि हुनु छ भने मलाई पहिल्यै इन्फर्म हुन्छ क्या तपाईँ जसरी नै आउनुपर्छ भनेर मलाई मैले लेखेर पाएको उपलब्धि चाहिँ यही जस्तो लाग्छ किनभने पाठकको मन जितेँ होइन त्यही नै लाग्छ मलाई चाहिँ मन जित्यो अरूको मनमा बस्न पाइयो योभन्दा ठुलो उपलब्धि के हुनसक्छ है पक्कै पनि मुक्तकमा रमेको मन तपाईँको यहाँ जुन आनन्द छ नि सन्तोषजी त्यो आनन्द बाहेकको आनन्द खोज्नु पर्यो भने सन्तोष अमगाईले अर्को कुन विधालाई रोज्छ होला कि पाउँदैन त्यो आनन्द अरू विधामा भन्नाले साहित्यिक विधा भन्नुभयो हजुर हजुर साहित्यिक विधा म मुक्तक लेख्छु गजल लेख्छु होइन गजलमा पनि रमाउँछु म किनभने अझ सहज पनि लाग्छ गजल लेख्नु किनभने तपाईँको गजलको चाहिँ हरेक सेरले फरक फरक विषयवस्तुको उत्थान गर्न सक्छ क्या मुक्तक भन्दा सजिलो हो गजल लेख्न कम्पियरली मलाई चाहिँ त्यही त्यो पाउने त्यो छुट छ नि त गजलमा <laughs> हजुर हजुर साँच्चै मुक्तक लेख्न गाह्रो हो यो छोटो विधा भनेर बाहिर भन्नेहरूले सामान्यतया तुक मिलेकै आधारमा मुक्तक बन्यो भन्ने जुन छ नि चलन हजुर हजुर त्यो त्यतातिर नलागिकन अलिक फराकिलो भएर सोच्नु पर्दा साँच्चै मुक्तक मुक्तक जस्तो लेख्ने मान्छेलाई चाहिँ मलाई जस्तो लाग्छ त्यस्तै लाग्छ होला क्या मुक्तक लेख्न ज्यादै गाह्रो छ मुक्तक मुक्तक जस्तै लेख्न चाहिँ गाह्रो छ क्या संरचना मिलाउनु मात्र भन्दा पनि मुक्तकले जे कुरा दिनुपर्ने हो त्यो दिनको लागि चाहिँ साँच्चै गाह्रो छ त्यो हुनाले पनि तपाईँको गजल लेख्न अलिक सहज नै लाग्छ मलाई मुक्तक मुक्तक नै हो भनेर कस्तो मुक्तकलाई भनिन्छ अब हामी फेरि सुन्नेछौँ सन्तोषीको मुक्तक सुन्नेछौँ मुक्तक सुन सन्तोषी बनाई मुहार हँसीलाई बेचिदिँदा रहेछन् लिएर भाउ गतिलाई बेचिदिँदा रहेछ बनाई मुहार हँसीलाई बेचिदिँदा रहेछन् लिएर भाउ गतिलाई बेचिदिँदा रहेछन् घिउ बिकाउन असहज हुने यो सहरमा जिउ बिकाउन असहज हुने यो सहरमा बेच्ने लेजिउ सजिलै बेचिदिँदा रहेछ बेच्ने लेजिउ सजिलै बेचिदिँदा रहेछन् बडो गजब अर्को मुक्तक हामी सुनौसँगै हस् म जोड्छु कोही डुब्छन् कोही पारी तर्छन् यकिन हुँदैन हुने नहुने जे पनि गर्छन् यकिन हुँदैन कोही डुब्छन् कोही पारी तर्छन् यकिन हुँदैन हुने नहुने जे पनि गर्छन् यकिन हुँदैन कच्चा छँदै प्रेममा परे भने मान्छेहरू कच्चा छँदै प्रेममा परे भने मान्छेहरू कोहीले मार्छन् कोही मर्छन् यकिन हुँदैन कोहीले मार्छन् कोही मर्छन् यकिन हुँदैन यकिन हुँदैन आँखाबाट साउन झार्छौ भने प्रेम गर जित्दा जित्दै तिमी हार्छौ भने प्रेम गर एकपटक त जो कोही मर्छ दुनियाँमा पटक पटक आफू मार्छौ भने प्रेम गर है अब एउटा सङ्ग्रह निकाल्नु पर्यो भन्ने मनमा फलाएको छ कि छैन होला सङ्ग्रह त आएको छैन जहाँसम्म मैले बुझेको छु सङ्ग्रह सामूहिक रूपमा त आएको छ है व्यक्तिगत रूपमा पनि सङ्ग्रह चाहिँ आएको छैन सङ्ग्रह निकाल्नुपर्छ भन्ने अनुरोध र दबाव चाहिँ धेरै नै आएको छ है मैले पनि सोचिरहेको छु सर तर अझै उत्कृष्ट मुक्तक लेख्न सकियो भने झनै राम्रो होला भनेर त्यता पनि म एकदम सचेत छु त्यता पनि लागि परेको छु यति धेरै मुक्तक लेखिसकेपछि मुक्तक सङ्ग्रह त ल्याउँछु मैले ढिलो चाँडो हो त्यो सोचिरहेको छु सन्तोष अम्गाईका मुक्तक मन पराउने पढ्न चाहने पाठक मनहरूले कहिलेसम्ममा चाहिँ सन्तोष अम्गाईको मुक्तक सङ्ग्रह पढ्न पाउनुहुन्छ होला घरैमा बसी बसी आशा गरौँ अबको एक डेढ वर्ष बढीमा सम्म चाहिँ मैले मुक्तक सङ्ग्रह ल्याउँछु भन्ने लागिरहेछ अझै केही समय लाग्छ त्यसो भए हामीले तपाईँका मुक्तकहरूलाई संग्रहमा पाउनको लागि एकल सङ्ग्रहमा पाउनको लागि हामी मुक्तक सुनाउँछौँ बस्ती हस् मुक्तक जोड्छु सर अबिर बिनाको टिकाको के कुरा गर्छौ यार निफन्नु अघिको कनिकाको के कुरा गर्छौ यार अबिर बिनाको टिकाको के कुरा गर्छौ यार निफन्नु अघिको कनिकाको के कुरा गर्छौ यार सिउँदो भरेकी श्रीमतीको भर हुन्न भने यहाँ सिउँदो भरेकी श्रीमतीको भर हुन्न भने यहाँ तिमी आफ्नै प्रेमिकाको के कुरा गर्छौ यार <laughs> तिमी आफ्नो प्रेमिकाको के कुरा गर्छौ यार बडो दामी अर्को मुक्तक सुनौ हामीसँगै धन्यवाद सिरक बिनाको खोल देख्छु अनि मन रुन्छ बिजुली बिनाको पोल देख्छु अनि मन रुन्छ सिरक बिनाको खोल देख्छु अनि मन रुन्छ बिजुली बिनाको पोल देख्छु अनि मन रुन्छ धारोमा पानी छैन पेट्रोल पम्पमा पेट्रोल छैन धारोमा पानी छैन पेट्रोल पम्पमा पेट्रोल छैन जताततै डामाडोल देख्छु अनि मन रुन्छ जताततै डामाडोल देख्छु अनि मन रुन्छ जुनसुकै विषयलाई पनि सहजै उठान गरेर मुक्तकमा जोरदार प्रहार गर्ने मुक्तकार सन्तोष अम्गाईजीसँग छु म अहिले थोरै आफ्नो कुरा गरौँ मुक्तकभन्दा बाहिर आउँ सन्तोषजी सन्तोष अम्गाई को हो भन्ने कुरा त आजका मुक्तकरहरूले भनिसकेका छन् तर आफूले आफूलाई चिनाउनु पर्दा कसरी चिनाउनुहुन्छ आफूले आफैलाई चिनाउनु पर्दा चाहिँ म मिहिनेतमा विश्वास गर्ने मान्छे है म त्यही भन्न रुचाउँछु मिहिनेतले नै सफलता दिलाउँछ भन्ने लाग्छ मलाई र मैले यहाँसम्म आउँदाखेरि र जुन अब साहित्यकै कुरा गरिरहेछौँ हामी साहित्यमा कलम चलाउँदा पनि मलाई निकै गाह्रो हुन्छ मैले सुरु सुरुमा त केसम्म गरेँ भने तपाईँको गजल मुक्तको लागि काफिया मुक्तको लागि तुक होइन त्यो तुक र काफिया पनि दिमागमा जे आयो त्योसँग मिल्ने मिल्ने पनि टिप्दै होइन पहिला तुकहरू सबै मिलाउने पछि त्यही अनुसारको बनाउँदै जाने क्या र साहित्यको एउटा सिकारु नै भन्न रुचाउँछ आफूलाई चाहिँ सिक्न बाँकी धेरै छ है थोरै घर परिवारतिर जाउँ बसाइतिर जाउँ हजुर म गोर्खामा जन्मिएको मान्छे है नामजुङ दुई गोर्खामा चाहिँ मेरो घर हो म त्यहीँ जन्मिएँ र एसएलसीसम्मको पढाइ मैले त्यहीँ पढेँ त्यसपछि तपाईँको एघार बाह्र अनि पढ्नको लागि म काठमाडौँ आएँ र ब्याचलर पढ्दै गर्दा चाहिँ तपाईँको म कोरिया गएँ ब्याचलर नसकाइकन अहिले चाहिँ अब काठमाडौँमा पनि सानोतिनो घर बनेको छ वनस्थलीमा म यहीँ घरमै छु अहिले केही समय छुट्टीमा आउँदाखेरि यसो बुवा आमा गोर्खाकै घरमा हुनुहुन्छ अझै पनि यता दाई भाउजू हुनुहुन्छ यो घरमा चाहिँ यस्तै यसै गरी चलिरहेछ गोर्खा जिल्ला भन्नुभयो गोर्खा जिल्लाको चाहिँ साहित्यिक माहौल के कस्तो रहेछ तपाईँ आउँदाखेरि थोरै महसुस गर्न पाउनुभयो अहिले त खासै त्यस्तो थिएन साहित्यिक माहौल है मैले अब हुन त म अब एसएलसी दिनु अगाडि त मान्छे सानै हुन्छ होइन त्यति मैले बुझ्न नसकेको पनि होला जहाँसम्म लाग्छ पहिला त्यति अब मैले पढेको स्कुलतिर मेरै गाउँ वरिपरितिर पनि साहित्यिक कार्यक्रमहरू त्यस्तो हुन्थेन र अहिले हुने गरेको रहेछ पहिलेभन्दा धेरै नै सुधार आएको रहेछ साहित्यमा कलम चलाउनेहरू पनि बढ्दै जानु भएको रहेछ है अब बढ्दै जानु भएको छ साहित्यिक संस्थाहरू पनि गठन हुने क्रम जारी रहेछ केही संस्थाहरू छन् गजलको मुक्तकै विकासमा लागि परेका त्यो हिसाबले चाहिँ अहिले जे पहिलाभन्दा धेरै अगाडि आएको छ गोर्खाको साहित्यिक अवस्था पनि आफ्नै ठाउँमा पनि एउटा सभ्य भव्य कार्यक्रम गरौँ मुक्तक विधालाई अझ चम्काउनु छ अझ माथि उठाउनु छ भन्ने कुरा काठमाडौँमा कार्यक्रम गरिरहँदा कतिको महसुस गर्नुभयो एकदम सोचेको हो सर है अब तर यस्तो हो अब त्यो ग्रामीण भेग हो त्यहाँ अब आफ्नै गाउँमा पनि त्यति धेरै सङ्ख्यामा हुनुहुन्न के नढाँटिकन भन्नुपर्दा अब फेरि ग्रामीण भेगमा अब काठमाडौँमा त तपाईँको साहित्यिक माहौलहरू अलि स्रष्टाहरू पनि अब विभिन्न जिल्लाका आएर यहाँ बस्नु भएको छ होइन उहाँहरूलाई समेटेर कार्यक्रम गर्दा अलिक सहज हुन्छ सोचेको चाहिँ हो गाउँमा पनि एउटा त्यस्तो कार्यक्रम गरौँ भोलि अरूले पनि सम्झिन लायक होस् भनेर र अब अहिले म फेरि जाने तयारीमा पनि छु अलि व्यस्त व्यस्त नै भएँ त्यो हिसाबले पनि अहिले अलिक कठिनाइ होला अब अब अबका दिनमा राख्नुपर्छ भन्ने सोचमा छु म गोर्खा जिल्लामा पनि तपाईँले यस किसिमका कार्यक्रमहरूको योजना लिएर जानुहोस् र त्यहाँ रहनुभएका साहित्यिक मनहरू समक्ष पनि सन्तोष अङ्गाईको यो नाम अझ माथिसम्म पुगोस् अझ माथिसम्म उठोस् हामी यही कामना गर्दछौँ धन्यवाद मुक्तक सुनौ हामी हस् मुक्तक जोड्छु सर सोझोली पनि ठग्न सिक्छ मेरो देशमा कानुन पनि पैसामा बिक्छ मेरो देशमा सोझोले पनि ठग्न सिक्छ मेरो देशमा कानुन पनि पैसामा बिक्छ मेरो देशमा सुन्दाखेरि अचम्म माने पनि विदेशीले सुन्दाखेरि अचम्म माने पनि विदेशीले गफकै भरमा सरकार टिक्छ मेरो देशमा सरकार मेरो देशमा अर्को मुक्त हामी सँगै हस् एकदमै यो चाहिँ मुक्तक सम्बन्धी नै छ है म जोड्छु हाँस्दै हाँस्दैन पढ्दा मन रुँदै रुँदैन वा भनौ कसरी तिम्रा शब्दहरूले हृदय छुँदै छुँदैन वा भनौ कसरी हाँस्दै हाँस्दैन पढ्दा मन रुँदै रुँदैन वाह भनौ कसरी तिम्रा शब्दहरूले हृदय छुँदै छुँदैन वाह भनौ कसरी म त मुक्तकलाई साहित्यको चटनी ठान्ने मान्छे हो म त मुक्तकलाई साहित्यको चटनी ठान्ने मान्छे तिम्रा मुक्तकहरूमा मिठास हुँदै हुँदैन वाह भनौ कसरी तिम्रा मुक्तकहरूमा मिठास हुँदै हुँदैन वाह भनौ कसरी सामाजिक सञ्जाल फेसबुकमा धेरै प्रचलनमा आएको छ यो वाह वाह वाह है एकदमै सायद त्यसैलाई तपाईँले व्यङ्ग्य कस्न खोज्नुभयो थोरै प्रविधिको कुरा नै जोडौँ अहिले हामी अहिले साहित्यको मजा भिडियोबाट पनि लिने गरेको पाइन्छ युट्युब फेसबुकमा प्रशस्तै भेटिन्छन् आज तपाईँलाई सुन्ने श्रोताले हेर्ने चाह गर्नुभयो भने सन्तोष समगाईले यसको बारेमा कस्तो सोच बनाएको होला भिडियो त अब वाचनकै भिडियो हेर्ने हो भने त अब म विभिन्न खालका साहित्यिक कार्यक्रमहरूमा जाँदा कहिलेकाहीँ वाचन गरेको भिडियोहरू पनि छ युट्युबमा होइन त्यहाँ चाहिँ मुक्तक वाचन भाइ सन्त सर्च गर्नुभयो भने पनि मलाई देख्न सक्नुहुन्छ मैले भन्न खोजेको आफूले चाहिँ त्यसरी राख्ने गर्नु भएको छ कि छैन अनि राख्ने योजना बनाउनु भएको छ कि छैन छ सर मेरो केही भिडियो चाहिँ छ है युट्युबमा पनि छ र फेसबुकमा पनि अब सबै जति ठाउँमा उपस्थित भयो त्यो सबै त सम्भव पनि हुँदैन अब कुनै कुनै ठाउँको त्यो वासनको भिडियो चाहिँ मैले राख्ने गरेको छु सर फेसबुक हुँदाको सन्तोष अम्गाईको लेखन र फेसबुक नहुँदाको सन्तोष अम्गाईको लेखन एकचोटि कल्पना गर्नुहोस् त कस्तो हुन्छ होला अब होइन यो फाइदा बेफाइदा त हरेक कुराको हुन्छ सर है अब फेसबुक भएर पनि घाटकै कुरा गरौँ हामी त त्यसमै जोडिएका हौ नि त त्यही भएर मैले यो प्रश्न तपाईँलाई जोडेको कस्तो हुन्छ भने तपाईँको सिक्दै गरेको मान्छेलाई होइन भर्खर कलम चलाउनु खोजेको मान्छेलाई सिकाउने गुरुहरू चाहिँ धेरै भेटिन्छ होइन फाइदाको कुरा चाहिँ त्यो पनि भयो नजाने कुरो अरूले त्यो सिकाउँछ यहाँनिर गल्ती भयो भने फेरि आफूले आफ्नै गल्ती पत्ता लगाउन अलिक गाह्रो हुन्छ क्या अरूले देखाइदिने गर्ने अवसर पाउँछ होइन अरूबाट चाहिँ अरूले जुन आफ्नो तिम्रो गल्ती यो छ भन्यो भने सुधार्ने मौका मिल्छ फेसबुकबाट अनि अब जहाँसम्म रचनाको कुरा छ तपाईँको फेसबुकमा हाल्यो भने चाहिँ मान्छेलाई मन पर्यो भने अहिले यो विकृतिको रूपमा के छ भने उसले नाम समेत पोस्ट गर्दैन सेयर गर्दैन के अरूको रचना मन पऱ्यो भने आफूले सेयर गरिदिन्छ कि भनेपछि भोलि तपाईँको अब धेरै यस्तो काण्डहरू पनि म त्यो तपाईँले पनि बुझ्नु भएको छ होइन वास्तविक सर्जक को हो त मान्छेले चाहिँ अब तपाईँको एउटा असल पाठक बनेर होइन असल पाठक बनेर आफू सकिन्छ लेख्ने सकिँदैन भने एउटा असल पाठक बनेर जसको मन परेको छ यो चाहिँ फलानुको हो है भनेर सेयर गरिदिने त्यस्तो परिपाटी बन्यो भने चाहिँ फाइदा फाइदा मात्र छ होइन अब त्यो नबन्दासम्म चाहिँ तपाईँको रचना चोरीहरू हुन्छ होइन अब आफै मेहनत गरेर लेख्ने स्रष्टा त त्यो त अलिकति त्यसलाई त असर पर्छ नि त अब मेहनत गरेर लेख्नु पनि छ भोलि यस्तो चोरी काण्डमा आफै मुछिनु पऱ्यो भने त्यो राम्रो भएन नि त हामी मुक्तक सुनिरहेका छौँ सँगसँगै कुराकानी अगाडि बढाइरहेका छौँ फेसबुकले सन्तोष अङ्गाईजीको मुक्तक लेखनमा पनि निकै ठूलो भूमिका खेलेको छ जहाँसम्म मलाई लाग्छ धेरै शुभचिन्तकहरू कमाउनु भएको छ सामाजिक सञ्जालबाट नै मुक्तक सुनौ हजुर हस् म जोड्छु रोएरै रात घर्किन्छ देश रोएको बेला सग्लो छाती चर्किन्छ देश रोएको बेला रोएरै रात घर्किन्छ देश रोएको बेला सग्लो छाती चर्किन्छ देश रोएको बेला तन मात्रै परदेशमा हुन्छ परदेशीको तन मात्रै परदेशमा हुन्छ परदेशीको मन स्वदेश फर्किन्छ देश रोएको बेला मन स्वदेश फर्किन्छ देश रोएको बेला अर्को मुक्त सँगै हस् जनताले दिएका भोट सबै बोलाउने अनि हिजो गरेका अठोट सबै बोलाउने जनताले दिएका भोट सबै भुलाउने अनि हिजो गरेका अठोट सबै भुलाउने राजधानीको कति धेरै सामर्थ्य रहेछ यार राजधानीको कति धेरै सामर्थ्य रहेछ यार रुकुम रोल्पा जाजरकोट सबै भुलाउने रुकुम रोल्पा जाजरकोट सबै भुलाउने मुक्तकमा व्यङ्ग्य हुनुपर्छ र यो व्यङ्ग्यको मजा आजको हामी मुक्तक मालाको व्यवसायमा लिइरहेका छौँ सन्तोष अम्गाईजीसँगको कुराकानी म जोडिरहेको छु सन्तोषजी अब थोरै पुनः तपाईँलाई कोरियातिरै लिएर जान चाहन्छु कोरियामा बस्दै गर्दा मुक्तक विधालाई नि अझ माथि उठाउँ अझ उचाइमा पुर्याउँ भनेर कोरियामा मुक्तक प्रतिष्ठानको शाखा पनि खोल्नुभयो तपाईँ स्वयं अध्यक्ष पनि हुनुहुन्छ यो योजना यतातर्फको योजना कसरी ल्याउनु भयो अनि तपाईँको पहलमा के कस्ता कार्यक्रम भइराखेका छन् त्यहाँनिर थोरै बताइदिनुहोस् त छोटो खासमा म कोरिया पाँच वर्ष बसेँ है जतिखेर म कोरिया गएँ त्यतिखेर मलाई के लाग्थ्यो भने मुक्तकको विकास र विस्तारमा लागि पर्ने संस्था कोरियामा एउटा भइदिएको भए भन्ने लाग्थ्यो क्या म अहिले पनि गर्वका साथ के भन्छु भने मुक्तक प्रतिष्ठान कोरियामा हिजो म सदस्य भएर छिरेको मान्छे होइन जतिखेर म सदस्य थिएँ त्यतिखेर म यति खुसी भएर छिरेँ होइन अब अब चाहिँ मुक्तको विकास होला कोरियामा यस्तो संस्था गठन भयो भन्ने लाग्यो अनि पछि हाम्रो संस्थामा आबद्ध अरू साथीहरूले चाहिँ मेरो क्षमता देखेरै हो क्या मुक्तक अब दिनौँ जस्तो लगभग फेसबुकमा हालिराख्ने उहाँहरूसँग साथी भाइसँग भेटघाटको क्रम जारी राख्ने अनि भेटेको बेलामा वाचनहरू यस्तो हुन्थ्यो होइन साहित्यिक कार्यक्रमहरूमा अनि उहाँहरूले यो मान्छेलाई चाहिँ अगाडि ल्याउनु पर्छ भन्ने लागेरै मलाई सहसचिव बनाउनु भयो क्या अनि त्यतिखेर सहसचिव थिएँ म अनि हामीले त्यो बेलामा के सोचियो भने कोरियामा रहेका सम्पूर्ण मुक्तकारहरूलाई समेटेर जाउँ होइन कति रहेछन् त त्यो हामीलाई बुझ्नु पनि थियो किनभने मुक्त प्रतिष्ठान कोरिया गठन भएको जम्मा तपाईँको अहिले दुई तिन वर्ष त्यस्तै भएको छ होइन धेरै भएको छैन अनि त्यो भयो अनि हामीले मुक्तक मञ्जरी नामको एउटा मुक्तक सङ्ग्रह निकाल्ने योजना बनायौँ त्यसमा सत्तालिसजना कोरियामा रहनुभएका मुक्तकारहरू संलग्न हुनुहुन्छ होइन र त्यो हो अब त्यसपछि उहाँहरूले अझै साथीहरूले चाहिँ मेरो त्यो काम गराइ देखेर मेरो सक्रियता देखेर मुक्त प्रतिष्ठान कोरियाको निर्विरोध अध्यक्ष बनाउनु भयो होइन त्यसपछि मलाई के लाग्छ भने मुक्त प्रतिष्ठान कोरियाले किताब निकाले पनि मुक्त प्रतिष्ठान दक्षिण कोरिया शाखा छ भन्ने अझै धेरैलाई थाहा छैन क्या त्यो भएर मलाई चाहिँ के लागिरहेछ भने पहिलो कुरो त मुक्त प्रतिष्ठान कोरिया शाखालाई चिनाउन सके हामीले कसरी चिनाउन सकिन्छ भन्दाखेरि तपाईँको कोरियामा रहेर मुक्तकमा कलम चलाउने साथीहरूका सम्पूर्ण साथीहरूको मुक्त कलेक्ट गरेर विभिन्न खालको अहिले तपाईँको हरेक मान्छेलाई अगाडि ल्याउने भने मिडियाले नै हो क्या अनि विभिन्न खालका साहित्यिक कार्यक्रमहरू विशेष त मुक्तक भाषण कार्यक्रम राख्ने रेडियोहरूमा पठाउने होइन मैले त्यो सोच राखेको छु मैले एक दुईवटा दुई तिनवटा रेडियोमा त पठाएँ पनि हजुरलाई पनि सम्झना होला होइन मुक्तकमालाले पनि कोरियामा रहेका मुक्त पत्रकारहरूलाई स्थान दिएको थियो यसका निमित्त अहिले प्रत्यक्ष भेटेर यहाँलाई विशेष धन्यवाद दिन चाहन्छु है हामी पनि धेरै खुसी छौँ भोलिका दिनमा पनि यहाँहरूको साथ पाएको खण्डमा पक्कै पनि मुक्त प्रतिष्ठान दक्षिण कोरियाले केही गर्नेछ भन्ने लाग्छ सर एकदम खुसीको कुरा हो है कोरियामा हुनुहुन्छ अनि नेपाली मुक्तक विधालाई अझ उचाइमा पुर्याउनको लागि यसरी कार्य गरिरहनु भएको छ सम्पूर्ण कोरियामा रहनुभएका सम्पूर्ण प्रिय मनहरूप्रति हाम्रो पनि सल्लाह आउँछ मैले कोरियामा रहनुभएका मुक्तकारहरू सन्तोष अङ्गाईको मनमा बसेका मुक्तकारहरूलाई कार्यक्रममा सम्झन भने भने कसलाई सम्झनुहुन्छ अन्याय हुन्छ सर है खासमा यो भनेको चाहिँ धेरै गाह्रो कुरा हो र पनि मैले सम्झिनु पर्दा अब अहिले अब अहिले प्रतिष्ठानमा आबद्ध साथीहरू भनेको मैले पहिला सोच्दा नै के भने संस्थामा जोडिन चाहने साथीहरू धेरै हुनुहुन्छ क्या तर पनि अब भोलि एकजनाले नियम विपरीतका मुक्तक लेखेर अन्त पठायो भने भोलि संस्थाकै इज्जतकोमा पनि त्यो दाग लाग्छ भन्ने पनि सोच हो र अब नजान्दा नजान्दै गल्ती भयो भने त हामीले सुधार्न सक्छौँ होइन अब नियम बुझी बुझी पनि तपाईँको अलिकति अरूले यो मान्छेले यस्तै लेख्छ भन्ने खालको भयो भने उहाँलाई जोडिन्न र अहिले कार्य समितिमा हामी छौँ बाह्र तेह्रजना लगभग छौँ बाह्रजना जति छौँ अहिले चाहिँ बाह्रजनामा चाहिँ सबै नियमभित्रै रहेर लेख्नुहुन्छ होइन उहाँहरू सम्पूर्णलाई सम्झिन चाहे अब धेरैको त मुक्तकमालामा मालामा मुक्तक पनि आउने गर्दै आएको त्यो कुरा हजुरलाई थाहा नै छ होइन जस सबै राम्रा खालका मुक्तक लेख्ने नियममा रहेर मुक्तक लेख्ने साथीहरू नै हुनुहुन्छ सबैलाई सम्झिन चाहन्छु हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइसकेका छौँ तपाईँसँग अझै कुराकानी गरौँ भन्ने लागिरहेको थियो समय धेरै माथि पुगिसकेको छ धेरै टाढा पुगिसकेको छ हामी अन्त्यमा दुई मुक्तक सुन्नेछौँ अब भने तपाईँको मुक्तक सुनौ सन्तोषजी भन्न मन लागिराखेको थियो कार्यक्रम सकिन लागेछ भनेर सङ्गालेर राखेका मुक्तकहरू छन् भने अब ती मुक्तक सुनौ सन्तान दिएर घरमुली किन्नु परेको सुन बेची पुनः फुली किन्नु परेको सन्तान दिएर घरमुली किन्नु परेको सुन बेची पुनः फुली किन्नु परेको औठा छाप्ले देश चलाउनुको उपज हो औठा छाप्ले देश चलाउनुको उपज हो पानी बेचेर बिजुली किन्नु परेको पानी बेचेर बिजुली किन्नु परेको अन्तिम मुक्त हामी सुन्नेछौँ भने पहिले झै माया पिरती नभेटिन सक्छ पठाएको सब सम्पत्ति नभेटिन सक्छ पहिले झै माया पिरती नभेटिन सक्छ पठाएको सब सम्पत्ति नभेटिन सक्छ बेलैमा सचेत हुन सकेनौ भने परदेशी बेलैमा सचेत हुन सकेनौ भने परदेशी फर्किँदा घरमा श्रीमती नभेटिन सक्छ फर्किँदा घरमा श्रीमती नभेटिन सक्छ परदेशमा रहनुभएका परदेशी साथीहरूको मन चसको बनाउनु भए छुट्ने बेलामा अन्त्यमा मुक्तक माला सुनिरहनुहुने सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई के भन्न चाहनुहुन्छ सुरुवातमै यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सर एउटा चर्चित कार्यक्रम मुक्तकमाला जसमा चाहिँ विश्वभरि छरिएर रहनुभएका मुक्तकारहरू संलग्न आबद्ध हुनुहुन्छ हरेक हप्ता तपाईँले मुक्त कलेक्ट गरिराख्दा मैले पनि हेरिराख्छु फरक फरक फरक फरक साथीहरूको हरेक हप्ता जसो मुक्त किनभने सबै साथीहरूलाई निरन्तर अवसर दिन पनि हजुर समर्थ हुनुहुन्न कार्यक्रमको समय छोटो हुन्छ मुक्तक पठाउने मुक्तकारहरू धेरै हुनुहुन्छ होइन त्यो मानेमा पनि मुक्तक माला चाहिँ एकदम चर्चित कार्यक्रम हो मुक्तकको विकास र विस्तारमा धेरै पहिलेदेखि लागेको छ र सुरुवाती चरणदेखि नै मुक्तक मालाको म नियमित श्रोता भएको कुरा पनि यहीँ जानकारी गराउन चाहन्छु र यतिखेर हामीलाई सुनेर बसिरहनुभएका सम्पूर्ण साथीहरू हाम्रो आजको यस बसाइलाई यहाँसम्म सुन्नुभयो के कस्तो कमी कमजोरी भयो होला भोलिका दिनमा यहाँहरूले प्रतिक्रिया मार्फत दिन सक्नुहुनेछ प्रतिक्रिया जनाउन सक्नुहुनेछ र आगामी दिनमा म अझै सुधार्दै अघि बढ्न सक्नेछु त्यसैले यहाँहरू सम्पूर्णलाई के कस्तो लाग्छ प्रतिक्रिया दिनुहुनका निमित्त अनुरोध गर्न चाहन्छु हस्त धेरै धेरै धन्यवाद सन्तोषजी यो समय भयो कार्यक्रम मुक्तक मालालाई कोरियाबाट नेपाल आउँदाखेरि हामी एकदमै आभारी छौँ तपाईँको मुक्तकिलो यात्रा अझ उचाइमा पुग्योस् अझ चुलियोस् धेरै धेरै शुभकामना तपाईँलाई छुट्छौँ सन्तोष समगाईजीसँगको कुराकानी तपाईँहरू समक्ष राख्दा राख्दै श्रोता आजलाई भने कार्यक्रमको निर्धारित समय सकिन लागेको छ कार्यक्रम सुन्दै जाँदा तपाईँलाई कार्यक्रम के कस्तो लाग्यो तपाईँले हामीलाई सल्लाह सुझाव प्रतिक्रिया बाँड्न सक्नुहुन्छ सँगै मुक्तक पनि पठाउन सक्नुहुन्छ Muktak Mala at the rate Gmail dot com हाम्रो mail address M U K T A K Muktak M L A Mala Muktak Mala at the rate Gmail dot com सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ हामी फेसबुकमा जानुहोस् मुक्तक माला भनेर सर्च गर्नुहोस् हाम्रो फेसबुक पेज फेसबुक आइडी भेटाउन सक्नुहुन्छ त्यहीँ गएर मुक्त करबहरू प्रतिक्रियाहरू तपाईँले छोड्न सक्नुहुन्छ यस समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि सुमिसनको निमित्त कविताजीलाई विशेष धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्का सम्झँदै सन्तोष अम्गाईजीको मुक्तकिलो यात्रा व्यापक बनोस् भव्य बनोस् हाम्रो धेरै धेरै शुभकामना मदन भण्डारी अहिले भने छुट्छु श्रोता मिठा मिठा सपना सबै तपाईँ केही भागमा परुन् शुभरात्रि जय मुक्तक हर प्रश्न को जवाब मेरो चिठीहरूमा खोज्नु तिम्रो हर को जवाब मेरो चिठीहरूमा खोज्नु यदि चित्ता तिमीलाई बुझ्दैन भने यदि चित्त तिमीलाई बुझ्दैन भने मेरो सामुन्ने आएर सोध्नु प्रश्नको जवाब मेरो चिठी